यो कुरा दुई हजार पैँसठी साल असार महिनाको हो असार महिना त्यसै त झरी पर्ने महिना झन् पोखरा त झन् नेपालकै सबभन्दा बढी पानी पर्ने ठाउँ यो समयमा नेपालमा पेट्रोलको साह्रै समस्या थियो यो समस्याले गर्दा मैले मोटरसाइकल नलिई माइक्रोबसमा पोखरा गएको थिएँ माइक्रोबसमा गएपछि पेट्रोलको समस्या पनि भएन झरीमा रुद्ने समस्या पनि भएन म असारको पन्ध्र गते पोखरा गएँ पोखरामा मेरो काम सकेर भोलिपल्ट फेरि माइक्रोबसमा नै काठमाडौँ फर्कनको लागि माइक्रो बस पार्क पोखराको पृथ्वी चोकमा गएँ र माइक्रोबसको सिट काटेर माइक्रोबसमा चढेर काठमाडौँ आएँ म एघार बजेको माइक्रोबस बस चढेको थिएँ माइक्रोबस करिब आधा घन्टा अति अगाडि बढेपछि खैरनी टारमा माइक्रोबस रोकियो त्यहाँ तिनजना आमाहरू माइक्रो बसमा चढे दुईजना पछाडिको सिटमा बसेर एकजना मसँगै बसे माइक्रोबस त्यहाँबाट अगाडि बढ्यो धेरै समय अगाडि बढेपछि बस खाना खानको लागि रोकियो हामी खाना खान होटलतर्फ लाग्यौँ खाना खाएपछि हामी होटलबाट बाहिर निस्क्यौँ बाहिर हाम्रो माइक्रोबस थिएन हामीले बस कता गयो भनेर सोधखोज गऱ्यौँ हाम्रो माइक्रोबस त डिजल राख्नको लागि गएको रहेछ हाम्रो गाडी करिब एक घन्टापछि आयो त्यस बेलासम्म हामी सोही चौरमा गफ गर्दै बस्यौँ माइक्रोबसमा मसँगै बस्ने उक्त महिलाले लिची ल्याएकी रहेछ सो लिची सबैलाई बाँड्यो र मैले पनि लिची खाँदै गफ गरेर बस नआएसम्म बस्यौँ उनको नाम निर्मला सुवेदी रहेछ उनी हो भिमातको एक प्राथमिक विद्यालयमा शिक्षिका रहेछिन् उनको श्रीमान कामको लागि वैदेशिक रोजगारीमा गएको रहेछ उनको दुई छोरी एक छोरा रहेछ भर्खरै एसएलसीको नतिजा प्रकाशित भएको थियो र उनै निर्मलाको एक छोरीको पनि एसएलसीको नतिजामा थोरै नम्बर कम भएर फर्स्ट डिभिजन नआएकोले छोरीको मुड अफ रहेछ छोरी एसएलसी पास भएपछि काठमाडौँमा पढ्ने भनेर पहिले नै ब्रिज कस गर्न काठमाडौँमा रहेछ उसैलाई सम्झाउन उनी काठमाडौँ हिँडेकी रहेछिन् यति कुरा गर्दा गर्दै हाम्रो माइक्रोबस पनि डिजल राखेर हामीलाई लिन आयो यतिसम्ममा हाम्रो राम्रो बोलचाल भइसकेको थियो बस हामीलाई लिएर काठमाडौँको लागि हिँड्यो डिजल राख्नको लागि धेरै समय लागेकोले माइक्रोबस अब सिधै काठमाडौँ गएर मात्र रोक्ने गुरुजीले भने र सोही अनुसार आफ्नो गन्तव्यतिर निरन्तर लाग्यो बसमा पनि निर्मलाले मलाई कहाँ बस्नुहुन्छ कहाँ झर्नुहुन्छ घरमा को को छन् आदि प्रश्नहरू सोध्दै थिए मैले सामा खुसी बस्छु घरमा श्रीमती एक छोरा एक छोरी छन् भने म नयाँ बस्तारमा झर्छु भने योभन्दा बढी सोचपुछ होला र बसमा अरूलाई डिस्टर्ब होला भनेर भर्खरै खाना खाएको हुनाले म म सुत्न थालेँ मैले एउटा ह्यान्डब्याग छातीमा च्यापेर सुतेँ करिब एक घन्टा अति सुतेपछि म बिउजिएँ जब म बिउजेको त निर्मलाले मेरो प्यान्ट माथिबाट मेरो लिङ्ग चलाइरहेकी रहेछ मैले त्यसपछि के बुझेँ भने श्रीमान लामो समय विदेशमा भएको हुनाले उनलाई यौन कर्ममा मन लागेको रहेछ जस्तो लाग्यो मैले जानी जानी उसलाई सहयोग गर्ने निदो गरेँ र मैले पनि निधाइरहेको छैँ गरिरहेँ र कहिलेकाहीँ उनको दुध मसाना लागेँ यति क्रिया गर्दै गर्दै हामी कलङ्की आइपुग्यौँ र म कलङ्की ओर्ले निर्मलाले बस पार्क चढ्ने भनेको होइन भन्न सोधी मैले मेरो कलङ्कीमा एकजनालाई भेट्नु छ भन्न झरेँ खासमा म निर्मला मेरो पछि लाग्छ भनेर त्यहाँ झरेको थिएँ तर निर्मला पनि यहीँ झर्ने हो भनेर झरी म निर्मलाबाट छुटकारा पाउन कलङ्कीमा झरेको थिएँ तर उनी मेरो पछाडि लागेर कलङ्कीमा झरी मलाई कतै बसेर खाजा खाउँ र बिदा हुन आग्रह गरी मैले नकार्न सकिनँ र रेस्टुरेन्टमा गयो र चाउमिन र चिसो मगाएर कुरा गर्दा गर्दै मोबाइल नम्बर आदान प्रदान गर्ने कार्य गरियो हामीले खाजा खाएपछि आज यहीँ कतै होटलमा बसौँ भोलि मात्र छुट्यौँ निर्मलाले आग्रह गरी मैले घरमा सबैजना कुरिरहेको होलान् म जानुपर्छ भोलि भेटौँ न भनेर हामी छुट्यौँ म घरमा पुगेँ मलाई के गर्ने नगर्ने अन्यलमा परेँ मैले उनको यो इच्छा पुरा नगर्ने कि गर्ने भनेर किनकि म विवाहित पुरुष थिएँ मेरो पनि परिवार थियो निर्मलाको पनि परिवार थियो तर निर्मलाको श्रीमान लामो समयसम्म विदेशमा भएर उनलाई यौन चाहना थियो म के गर्ने नगर्ने अनौलमा थिएँ मैले सोचेँ भोलि भेट्ने भन्दा छुट्यौँ के अरे भोलिसम्म त सबै कुरा बिर्सिहाल्छ नि भन्ने लाग्यो र यस कुरालाई मैले खासै जोड दिइनँ भोलि म अफिस गएँ अफिसमा आफ्नो कार्य गरेर दिउँसो खाजा खाँदै थिएँ करिब साढे एक बजी फोन आयो फोन निर्मलाको थियो फोन उठाएर निर्मलाले आज भेट्ने भनेर भनेको होइन कति बेला भेट्ने भनेर सोधी मैले भेटेर भन्न सोधेँ निर्मलाले एकपटक मात्र भए पनि भेटौँ न भने मैले ल त्यसो भए साँझ पाँच बजे सुन्दराको धरेर आउनु भने उसले हुन्छ भनेर फोन राखेँ म साह्रै अनुहारमा परेँ के गर्ने भनेर जियोस् कसैको यो निच्छा पुरा गर्नु राम्रै काम होला भनेर अफिसबाट अलि चाँडै निस्केर गएँ सुन्दरा निर्मलालाई भेट्न निर्मला समयमै आएकी रहेछन् म पुगेपछि भने कता जाने भनेर सोधेँ निर्मलाले एउटा होटलमा रुम बुक गरौँ न भने मैले सुन्दरामा एउटा होटल बुक गरेँ हामी रुममा जान साथ निर्मलाले ढोका बन्द गरेँ र मेरो सबै लुगा फुकाल्न थालेँ मैले भने पख न के हतार गरेको भने उनले भने श्रीमान विदेश गएको यत्रो समय भइसक्यो त्यही भएर हतार भयो मलाई एकपटक गरिहाल्न मन लाग्यो म सहन सक्दिनँ भने उसले मेरो कपडा खोल्न साथ आफ्नो कपडा पनि खोली र मेरो लिङ्ग चुस्न थाली र मेरो लिङ्ग चुस्दा चुस्दै ठुलो भयो अनि निर्मलाले ल न गरिहालौँ न म सहन सक्दिनँ भने मैले पनि धर्मकै काम होला जस्तो लाग्यो र निर्मलाको इच्छा पुरा गर्ने विचार गरेँ र मैले निर्मलालाई बेडमा सुताएर उसको खुट्टा फटाएर मैले मेरो लिङ्ग उसको योनिमा राख्न लागेको त उसको योनिबाट त बाढी आइसकेको रहेछ मैले मेरो लिङ्ग उनको योनिमा मात्र के पुऱ्याएको थिएँ लत्तभित्र छिर्यो करिब पाँच मिनट जति भित्र बाहिर गरेपछि मेरो लिङ्गले उनको योनिभित्र नै माल फाल्यो तर मैले कन्डम चाहिँ लगाएको थिएँ मैले केही समय लिङ्ग निर्मलाको युनिभित्रै राखेर उसको माथि नै सुतेर केही बेरमा मैले मेरो लिङ्ग बाहिर निकालेर कन्डम पनि झिकेर बाथरुम गएर सफा गरेर आएँ र केही बेर सुतेँ केही समयपछि निर्मलाले मेरो लिङ्ग सुमसुमाउँदै चुस्दै थिएँ मैले एकछिन पहन रेस्ट गर्न देऊ भन्दै थिएँ निर्मलाले मलाई पुगेको छैन त्यही भएर म तपाईँलाई रेस्ट गर्न दिन्न भन्दै लिङ्ग चुसिरहेकी थिएँ उसले जबरजस्ती मलाई फेरि यौन कर्म गर्न बाध्य बनाई निर्मला त वर्षौँको बोको जस्तो लाग्यो म पनि यौन कर्म गर्न तयार भएँ मैले फेरि यौन कार्य गर्न लागेँ तर मेरो लिङ्ग तयार थिएन यौन कार्य गर्न मैले कन्डमको कारणले मेरो लिङ्ग सिधा र बलियो भएको छैन मात्र के भनेको थिएँ निर्मलाले मेरो लिङ्ग जबरसी तानेर कन्डम निकाली र फेरि मजाले चुस्न थाली मेरो लिङ्ग अनि त एकैछिनमा सिधा भइहाल्यो र फेरि मैले यौन कार्य गर्न थालेँ यो पटक मलाई करिब करिब बिस मिनट लाग्यो मेरो माल झार्न मैले मेरो लिङ्ग बाहिर निकाल्न लागेको त निर्मलाले मलाई कसेर पक्रेर भित्रै झार्न लगाएर भनी मेरो भित्र झार्दा कुनै समस्या हुँदैन भनी मेरो पालनी भित्रै माल झारिदिएँ यसरी दुईपटक यौन कार्य गरेपछि हामी करिब एक घन्टा ती सुत्दैछौँ हामी उठ्दा त साँझको सात बजिसकेको रहेछ हामी हतार हतार खर्चानको लागि तयार हुन लागेको त निर्मलाले जाँदा जाँदै फेरि एकपटक गरौँ न भनी र मैले फेरि एकपटक चित्त बुझ्ने गरी गरेर हामी आफ्नो आफ्नो घर लाग्यौँ यसपछि निर्मलाले बेला बेला काठमाडौँमा छोरीलाई भेट्न आउने बाहना बनाउँदै मलाई भेट्ने र यौन कार्य गर्न थाली यो कार्य करिब दुई वर्ष अति चल्यो हाल निर्मलाको श्रीमान पनि विदेशबाट आए एक छोरीको पनि नेपाल दूरसञ्चारमा काम गर्ने मेरो साथी वैकुण्ठसँग विवाह गरिदिएको छ श्रीमानले चितवनमा व्यवसाय सञ्चालन गरेको छ भने निर्मलाले भीमातको प्राथमिक विद्यालयबाट चितवनको देवघाटतिरको विद्यालयमा सरुवा मिलाएर श्रीमानसँगै सुख जीवनयापन गर्न थालेको निर्मलाले नै फोन गरेर मलाई बताएको छ यौन सन्तुष्टिको लागि मात्र हामीले यौन कार्य गर्ने गर्थ्यौँ त्यसैले श्रीमानसँग निर्मला खुसी छे मेरो हाल उनीसँग कुनै सम्बन्ध भएको छैन